सत्ताइस त्यसका भोलिपल्ट बिहान सबेरै मास्टर गिरीका डेरामा बुढाकाजीको निजी नोकर सेते माझी टुप्लुक्क पुग्यो कताबाट सेते दाई आज एक बिहानै गिरी मास्टरले आँगनका डिलबाट मुख धुँदा धुँदै शङ्कालु आँखाले सेतेका अनुहारमा हेर्यो उसलाई हिजो बेलुकीको घटनाबाटै गाउँमा केही अनर्थ हुन जाँदैछ भन्ने शङ्का परिसकेको थियो तैपनि अब उसको नाउँ यस घटनासँग कसरी जोडिएर कुन रूपमा देखा पर्ने हो भन्ने आशंकाले हिजोदेखि उसको मनमा घर गरिसकेको थियो अनि अहिले एक्कासी गाउँका मालिक बुढाकाजीको नोकरलाई आफ्नो अगाडि देखेर उसको स्वर थरथराएको थियो किन कि बाटो बिरायो होइन बुढाकाजीले तपाईँलाई बोलाइल्या भनेर पठाउनु भयो के अरे तपाईँले झट्टै बुढाकाजीका बैठकमा सामेल हुनु पर्यो रे गिरी मास्टरको छाती ढक्क फुल्यो हिजो रातिको घटनाले उसले बुढाकाजीका रूपमा अवश्य कुनै अप्रत्याशितको आमुसामु गर्नुपर्नेछ तर तर उसले डराउनु पर्ने खण्डै के छ र आखिर अर्घैलाई त न उसको हो न माझी केटाहरूको अर्घैलाई प्रष्टै बुद्ने र हरिको हो कुनै पनि विवेक गर्नेका मस्तिष्कमा यो कुरा प्रष्ट हुनेछ बुढाकाजी त्यति विवेक शून्य त होइन नवश्य तर कसले भन्न सक्छ बुदुने र हरेले के कस्तो खालको तेल बेसारले उनका बुद्धिमा उनका विवेकमा बिर्को लगाइदिए हुन् तर उसलाई बोलाएको कारण त्यस घटनासँग सम्बन्धित नहुन पनि त सक्छ हुन्छ म मुख धोएर तुरन्त आइहालेँ गिरी मास्टरले भन्यो सेतेमाझी कम्मरको फुस्केको नाम्लो कसखास गर्दै ओह्रालो झर्यो त्यहाँबाट एउटा गोरेटो टक्करेका बानतिर झर्थ्यो गिरी मास्टर काजीका आँगनमा पुग्न साथ दलानको थाममा मोटो फलामे साङ्लाले बाँधेको भालु यानि भोटे कुकुर एकपल्ट साङ्लै चोडौँला जस्तै गरेर उफ्रँदै भयङ्करसँग घोक्न थाल्यो उसको वारी पारी पखेरा थर्काउने स्वरले मै हुँ भन्नेका मोटुलाई एकपल्ट थर्र पारिदिन्थ्यो तर गिरी मास्टर निश्चिन्त थियो त्यसैले एकपल्ट मुटु सिरिङ्ग गरे पनि उसका पाइला रोकिएनन् भालुको गर्जाइले बुढाकाजीलाई पलङबाट उठाएर झ्यालमा उभ्या उनले गिरी मास्टरको दौलो पातलो र सुकुमार लाग्ने कायामा सरसर्ती नजर दौडाएर मुन्टो हल्लाए फलै फलैछामा बस गिरी मास्टर काजीको दरबारको पेटीको तिन चार खुड्किलो उक्लेर दलानको फलैछमा गएर एका छेउमा बस्यो अर्का छेउमा भित्तामा जडेर काजीका लागि बडे सहितको गद्दा बिछ्याइएको थियो बेला बखतमा बाहिरका मान्छेलाई भेटघाट दिँदा बुढा काजी यसै फलैसामा यही गद्दामा आरामसाथ बसेर दिन्थे काजीको ठुलो घर अथवा दरबार त्यस जिल्लाको एउटा विशेष परिचय नै भने हुन्थ्यो यो महल बडे बडे ढुङ्गा र असल जातका काठहरूबाट आफ्नो समयका विशेषज्ञ पाटने कालीगढ सिकर्मी डकर्मीद्वारा निर्मित विशेष वास्तुकलाले युक्त थियो राणाकालको सम्पूर्ण क्षेत्रको विशेष हैकम आफ्ना हातमा हुँदा सम्पूर्ण रैतीको झारा बेगारीबाट काजी कप्तानले यसको निर्माण गराएका थिए त्यसैले यो भवन सहरका राणा जर्नेलहरूका दरबारका नक्कलमा बनाइएको थियो झन्डै झन्डै उस्तै बेलायती नक्साका झाल ढोका कोठा बैठक कौशी बारदली उस्तै घुमाउरो भर्याङ राता डबल टायलको छानो अन्दाजी बिस पच्चिस रोपनीको क्याम्पा घेरिएको यस महलको सामु आँप कटहर लिची जामुनुको बगैँचा बगैँचामा माझामाझी एउटा ढुङ्गाले चिनिएको पोखरीमा फोहराको ढाँचा सारांशमा काठमाडौँका सानातिना राणा बाबुसाहेबहरूका दरबारको लघु आकृति नै थियो यो तर पहाड पर्वतको परम्परामा यसको बाहिरी खण्डमा एउटा दलान र फलैचा पनि भनेकाले यो एउटा नायलनको साडी कि पर्वते बुढिया छै विचित्र रूपमा देखिन्थ्यो गिरी मास्टर फलैचाको एक छेउमा राडीमाथि बस्यो एकैछिनमा सेती मचिनीले बडे पालपाली गुडगुडे हुक्का र चिल्लीमा भरभराउँदो सहित तमाखु भरेर ल्याए गिरी मास्टर उत्सुक नजरले भित्रबाट आउने ढोकातिर हेर्दै पर्खिरह्यो दुई तिन मिनटको प्रतीक्षापछि बुढाकाजी चतुर्भुज सिंह बगालको भव्य व्यक्तित्वले त्यस ढोकाबाट प्रवेश गर्यो बुढाकाजी चतुर्भुज सिंहको व्यक्तित्व साँच्चै भव्य देखिन्थ्यो बडे बडे फटिक गुच्चास्ती टल्कने आँखा गोरो र झन्डै कठोर देखिने मुहुडामा अग्लो नाक दोहोरो चिउँडो तिल चामले बाक्ला जुङ्गाले लुकाएका राता पातला ओठ रौँका झुप्पाले भरिएका बडे बडे कान बाक्ला र झन्डै जोडिएका अरिमठे जस्ता आँखी भुइँ सेतो नयनसुदको भोटो सुरुवाल शिरमा मखीबुट्टे टोपी उनी पुरानो युगका स्मारक झैँ लाग्थे बुढाकाजी आएर फलैँचाको गद्दामा बालिष्ठमा अडेसा लागेर आधी लेटे झैँ बसे र खप्तडी नली मुखमा जडेर टर टर हुक्का गुडगुडाउन थाले उनका पछि पछि नै भने जस्तो सानो काजी त्रिलोचन सिंह पनि आफ्नो कालो रोगनको भद्दा अनुहारमा क्रोध र अभिमानको डबल कालीमा पोतेर बाबुको नजिकै अर्का छेउमा आएर बस्यो उसका डल्ले खोर्सानी जस्ता राता राता आँखा भोको चितुवा झैँ गिरिमास्टरलाई हेर्न थाले बुढाकाजीका किञ्चित टेढिएका आँखा अहिले गिरिमास्टरको सम्पूर्ण शरीरको अपरेसन गर्न लागे झैँ देखिन्थे यो गिरी मास्टर यसलाई गाउँमा ल्याएर गाउँले ठिटाहरूलाई साउँ अक्षरसम्म चिनाउनका लागि स्कुलको प्राइमरी मास्टरका रूपमा उनैले स्थापित गरेका थिए ऊ प्राइमरी मास्टर थियो र ऊ गाउँका निरक्षर केटाहरूलाई साउ अक्षर सिकाउँथ्यो यतिसम्म त बुढाकाजीलाई कुनै आपत्ति थिएन किनभने यसबाट उनको अस्तित्वलाई कुनै खतरा थिएन बरु देशको बदलिँदो हावामा उनको राजनीतिका लागि यो अनुकूल नै थियो यसले उनको न्यायप्रिय उदार नीतिकै प्रतीक मानिएर उनको हाक हैकमलाई झन लोकप्रियताको छाप लगाउन सक्षम भएको थियो तर यो रातिको कक्ष गाउँका युवाहरूलाई जम्मा गरेर अखबार पढाउने पढाइ गराउने र छलफल गराउने नौलो कदम यो उनको अस्तित्वका लागि खतराकै सङ्केत त थियो बुढाकाजीको चतुर मस्तिष्कले यो खतराको गन्ध तुरन्त सुन्यो उनले यसलाई कुनै न्युले बन्द गराउनु थियो तर कुन न्युले उनले यसप्रति कुनै पनि उताउल्याइ नदेखाएर गम्भीरतापूर्वक सोच्ने निधो लिएका थिए तर हिजो रातिको कुटपिटको घटनाले उनलाई यस विषयमा तत्कालै सोच्नुपर्ने कुराको सङ्केत दियो त्यसमाथि सानो काजीको उताउल्याइले पनि उनलाई बाध्य गराएको थियो केही क्षणसम्म वातावरणमा काजीको गुडगुडे हुक्काको गुडगुड आवाज र उनको मुखबाट निस्केको निलो बाक्लो धुवा मात्र व्याप्त रह्यो यो मौन र शून्य स्थिति काजीको रोबिलो व्यक्तित्व र साना काजीको क्रूर उपस्थितिले एकैसाथ मिलेर गिरी मास्टरको मनमा एउटा विचित्र अशान्ति आशंका र एक किसिमको नजानिदो आतंकको सृष्टि गर्न थाल्यो साथै वास्तविकता बुझ्ने एउटा उत्ताउलो छटपट्टिको अनुभव पनि ऊ गरिरहेको थियो अँ मास्टर नानी तिमीलाई मैले बोलाइ पठाएको आखिर प्रतीक्षाको बडो बोझिलो क्षणलाई समाप्त गर्दै काजीको गम्भीर स्वर खन्कियो ज्यू सेतेले खबर गरेर महाजिर भएको गिरीले नम्रतासँग भन्यो गिरी मास्टरले भित्रभित्रै केही आतंकको अनुभव गरेर काजीका गुप्त मुस्कानमा हेऱ्यो बुढाकाजी आफ्ना हात जुगामा फेर्दै मुखबाट निलो धुवा ओकाल्न थाले तिमी धेरै पढेका गुनी र लायक मान्छे छौ त्यसैले मैले तिमीलाई सहरको असन्त्योडको गल्लीबाट उठाएर यहाँ मास्टरको दर्जा दिएर राखेको हुँ न त तिम्रो योग्यताका सर्टिफिकेट ती गल्लीमा कुकुरले झैँ पुच्छर लात सर्ने सड्ने थियो हो कि होइन कि मैले मिथ्या बोलेँ बुढाकाजीले एक सासमा भने गिरी मास्टरको मगजमा कसैले दुई धार्नीको फलामे घनले ठोकेछ अनुभव भयो त तिमीले आफ्नो हैसियत बिर्सन नपर्ने बुढाकाजीले उस्तै रुक्ष स्वरमा भने आज अन्त्यका बेलामा आफूलाई उठाउने हात नै काटेर झार्न खोज्नु त बैगुने काम होइन र जुन ठहरमा भातेर खायो त्यसैमा झाडा फेर्नु भने अरू के हो र कि के भन्छौ गिरी मास्टर के भन्नुहोस् उसँग भन्ने कुरा नै के छ र काजीको आफूप्रतिको गुणको विरुद्ध उसलाई सम्झना छ ऊ पहाडमा सौतिनी आमाको पेजमा पर्दा साह्रै गोता पाएर घर छोडेर काठमाडौँ भएको एउटा कलिलो केटो पछि काठमाडौँमा पनि अनेक ठक्कर खाएर बल्ल तल्ल आफ्नो पढाइ चलाएर स्नातकसम्म हुँदा पनि आफ्नो योग्यताको कसैले सोधपुछ नगर्दा सर्टिफिकेटको खेस्रो गोजीमा हालेर भोक भोकै शीत ताप र वर्षामा खुला शिर खुला आङ गल्ली गल्लीमा गल्ली कुकुर झैँ भौँतारिँदै आवारा लन्ठ र के के उपाधिहरू भेट्दै बाँच्न विवश एउटा युवक अनि अन्त्यमा यिनै चतुर्भुज बगालले यहाँ ल्याएर एउटा प्राइमरी स्कुलको सञ्चालनको अभिभारसहित घाँस बाँस र ठेगाना दिएको एउटा मामुली मास्टर बालकै थियो पहाडमा थियो बाबु थिए घरबार थियो सब ठिकै थियो अनि एक्कासी बाबु साथ उसको सबै भत्ता भक्क भयो घरमा आफ्नै आमा थिएनन् बालकैमा मरिसकेकी थिइन् घरमा जो थिए त्यो त सानी आमा थिए अनि त्यही सानी आमालाई बाउ मरेको पन्ध्र दिन बित्दा नबित्दै गाउँकै प्रधान पञ्चको काखमा देख्न पुगेको थियो त्यही देख्यो भन्ने रिसले सानी आमाले उसलाई बिखको पुरिया झैँ ठानेकी र आखिर उसले आफ्नो नाठो प्रधान पञ्चका मद्दतले अनेकौँ प्रपञ्च रचेर उसको पुर्ख्यौली सम्पत्तिमा तीन खण्डभन्दा बढी आफ्नो माइतीको व्यवासित गराएर आखिर उसलाई घरबाट भाग्न बाध्य गराएकी थिए अनि पहाडबाट हुरीको पत्कर झैँ उडेर काठमाडौँको कोलाहालमा बजारिन पुगेको किशोर श्यामगिरी आधुनिक नगर सभ्यताको भोग रोग र अनिश्चितताको भुमरीमा चक्कर खान थालेको थियो यसै चक्करमा उसले होटेल होटेल चहारेर सयौँ मानिसको जुठो भाँडा माझ्यो हजारौँको जुत्ता पुछ्यो थोती पछार्यो तर एउटा कुरा उसले कहिले बिर्सिन सकेन उसले पढे लेखेर ठुलो मान्छे बन्नुपर्छ अनि जिज्ञासु स्वभाव तिखो बुद्धिको भएकोले आफू बसेकै साहुका स्कुल पढ्ने छोराछोरीको संसर्गमा पढाइप्रति निकै रुचि जगायो साउ अक्षरसम्म त बाउले घरैमा पढाएका थिए साथै मिहिनेती र प्रत्युत्पन्न मती पनि हुँदा उसले अनेक माध्यम अप्नाएर पाँच सात वर्ष लगाएर प्राइभेट एसएलसी पास गर्यो यसमा उसको खास प्रेरणा साउको माइलो छोरो मोतीलाल बन्यो ऊ बाबुबाट लुकाएर गिरीलाई आर्थिक र बौद्धिक सहायता गर्थ्यो यसरी एसएलसी परीक्षा त्यो पनि उच्च अङ्क ल्याएर पास गरेपछि गिरीको पढ्ने हौसला झन् उकासियो तर कसरी पढ्ने बिहान बेलुकी पेट भर्न अर्काको आश्रयमा रहनुपर्ने असहायले उच्च आकाङ्क्षा राखेर पढ्ने कुरा एउटा मरिचिका नै त थियो तर हिम्मतीका लागि कठिन बाटो पनि कठिन मानिन्न श्यामगिरीले आफ्नो एसएलसीसम्मको शिक्षालाई उपयोग गरेर आंशिक रूपमा काम गर्ने र बेलुकी कलेज पढ्ने गरेर आखिर बिए पास गर्यो उसलाई साथीभाइले साधुवाद दिए त भाग्यमानी होस् अब तेरो भाग्य झन् झम्कन्छ त ग्रेजुएट भइस् अब तैँले पिएनको जागिर छोड्नुपर्छ तेरो फरेन जाने चान्स छ किनभने तैँले हाइएस्ट मार्क ल्याएर बिए पास गरेको छस् श्यामगिरीले ठान्यो ठिकै भन्छन् साथीभाइ हाइएस्ट मार्क ल्याएर बिए पास गर्ने ऊ छ भने विदेशमा पढ्न जाने मौकाहरू कसले पाउने तर उसलाई के थाहा उसको देशमा योग्यता होइन हाइएस्ट मार्क होइन हाइएस्ट नाता बेग्छ हाइएस्ट सिफारिस र हाइएस्ट रवाब बेग्छ गिरीको सम्पूर्ण प्रयत्न विफल भयो झन् भएको पिएन जागिर पनि छोड्दा ऊ अब पूर्ण बेकार यो उसको जीवनको सबैभन्दा कटु सत्य र सबैभन्दा ज्वलन्त यथार्थ भएर उभियो अब उसका सामु बाँच्ने केवल एउटा उपाय ट्युसन पढाउनु रह्यो तर मौसमी ट्युसनको के भरोसा त्यसमा पनि नातावाद र कृपावादकै प्राधान्य यसरी युगको भ्रष्टाचारको शिकार भएको युवक श्याम श्यामगिरीको मन घोर निराशावादी अध्यारामा डुब्न थाल्यो उसले भोकै र बिना छहारी पार्कको बेन्चमा रात काट्ने पनि अवस्था आयो त्यसो त उसलाई मद्दत गर्न चाहने र गर्न सक्ने एक आध साथी उसका नभएका होइनन् तर उनीहरूका टाउकामा आइजरू बनेर जीवन पाल्नुभन्दा भोको पेट र पारको सिमेन्ट बेन्चको बास गर्नु उसलाई आत्मसम्मानपूर्ण लाग्थ्यो अनि अहिले बुढाकाजीको व्यङ्गोक्तिले उसलाई यी सब कुराको सम्झना गराइदिएको थियो सायद काजी बुढाको लक्ष्य पनि यही थियो मैले त काजी बुवाको मर्यादामा चोट पर्ने त्यस्तो कुनै कुरा गरे जस्तो त लाग्दैन गिरी मास्टरले सङ्कुचित भएर भन्यो मलाई काजी बुबाबाट एउटा स्वतन्त्र र इज्जतको जीविका बक्सेको छु यो गुण बिर्सने त्यति कृतज्ञ त म छैन जस्तो लाग्छ हो मैले पनि त्यस्तै ठानेको हो काजी बुढाले भने तर तिम्रा नाउँमा गाउँका केहीले फिरात गरेका छन् त्यसैले मैले तिमीलाई बोलाइ पठाएको हुँ गिरी मास्टर जिल्ल परेर काजी बुढाको मुख हेर्न थाल्यो त्यतिकै बेला बुदुने माझी र हरे तिवारी पनि हिजोको चुटाइ र जाँडको रनको अझै अनुहारबाट पूरा नपुच्छिसकेका आएर त्यहाँ दलानको एक छेउमा टुक्रुक बसे ए बुदुने हिजो तिमरलाई मैले मास्टरजीलाई बोलाउन पठाएको होइन यसपल्ट त्रिलोचन सिंहले राताराता आँखाले गिरी मास्टरलाई हेर्दै बोल्यो त बुवा मैले बोलाउन पठाएका मेरा मान्छेलाई गाउँका फटा बदमासहरू लगाएर पिटपाट गर्ने आँट यी मास्टरजीमा कसरी आयो यसरी हाम्रा सिधा साधा रैती गुन्डाहरूबाट पिटिए त के यही मास्टरले दिएको हाम्रो गुणको पैँचो हो यी सब फरेबी कुरा हुन् काजी सानो काजीको उल्टो दोषारोपणले गिरी मास्टरको आत्मसम्मान एकदम उत्तेजित भयो यी दुइटाले गएर काजीले बोलाउनु भएको छ भनेका भए त म टाउकाले टेकेर आउँथेँ तर यिनले गएर जाँडका सुरमा केटाहरूलाई मात्र होइन उनका दिदी बहिनी आमा भाउजू समेतलाई मुछेर जथा नाम बकेर उफ्रन थाले त्यति मात्र होइन यिनले स्कुल भवनको ढोका समेत फोडेका छन् काजीलाई विश्वास छैन भने भत्केको ढोका साँची छ त कसुर यिनको कि ती ठिटाको गिरी मास्टरको निर्भीक उत्तर र बुढा काजीका तीक्ष्ण दृष्टिबाट सानो काजीसहित बुदुने र हरे सक बगाए अनि एउटा कृत्रिम रोष स्वरमा भनेर बुदुने र हरेतिर हेरेर साना काजीले हपाएर क्या हो तिमीहरू आफै जाँड खाएर गएका न्यु खोज्न होइन मालिक बुदुनेले एकैदम साँचिलो स्वरमा तर ठाडो आँखाले बुढाकाजी र मास्टर गिरीको आँखामा हेर्ने आँट नगरी भन्यो चार दिनदेखि एक थप्पा मुखमा परेको भए हजुरकै मुत कसले दिन्छ हामीलाई हामी त हजुरका हुकुमले मास्टरलाई बोलाउन गएका त्यहाँ मास्टर र गाउँका फटाहरू बसेर कुमिटी गरिरहेका रहेछन् हामी गएको देखेर जासु गर्न आए भनेर एकदम पहिले ठोक ठोक जासुहरूलाई भनेर आर्डर दिने त यिनी मास्टर हुन् कबुवा सानो काजीले क्रोध र घृणाको दृष्टिले गिरी मास्टरतिर हेर भन्यो कुरा स्पष्ट छ हजुरले यिनको बिचल्ली देखेर यिनलाई मास्टर गराएर आश्रय बक्स्यो तर यिनी हाम्रो दयाको अनुचित फाइदा उठाएर गाउँमा राजनीति गर्न खोज्दैछन् यिनी राति राति गाउँका बदमास बटुलेर षड्यन्त्र गर्छन् मैले यो कुराको भन्को पहिले पाइसकेको थिएँ तर हजुरले आश्रय बक्सेको हजुरका मान्छे मैले केही भन्न आँट गरेन तर अब त तथ्य कोरा हजुरका सामु छ यो गाउँमा अराष्ट्रिय कार्य भित्रभित्र जुरमुराउन खोज्दैछ शिक्षाको आडमा यी मास्टर र यो सब कुरा झुट हो फसाउन खोज्ने दाउ हो गिरी मास्टर एकदम उत्तेजित भएर जुरुक्क उठ्यो हामीलाई राजनीतिसँग कुनै वास्ता छैन काजीबुवा अराष्ट्रिय भन्ने जस्तो भयङ्कर र घृणित गाली दिनु सट्टा मलाई मेरो बाबुको गाली दिनुहोस् मेरा लागि आमा चकारी गाली र अराष्ट्रिय गाली एकै हो यतिन्जेलसम्म दुवै थरीका आरोप प्रत्यारोपलाई बडो मनोयोगसँग सुनिरहेछ देखाएका काजीले यो वाद विवादबाट के निष्कर्ष भन्ने निकाले र फैसला कसका पक्षमा गरे त्यो पत्तो लाउन त मुस्किलै थियो तर उनको स्वरको वजन भने बडो भारी थियो मास्टर मैले तिमीलाई गाउँका केटाकेटीहरूलाई दुई चार अक्षर सिकाउला भनेर मात्र राखेको हुँ अरू छिप्पिसकेका ज्याला मजुरी गरी खानुपर्ने जहान परिवारको सघाउ गर्ने उमेर भइसकेकालाई जम्मा गरेर पढाउला भनेर होइन अहिलेलाई म अरू थोक केही भन्दैन तिमी आफूलाई दिएको वरको भित्रै मात्र खुट्टा पसार्ने जमर्को गर त्यस बाहिर होइन बुढाकाजी त्यति मात्र भनेर अरू केही नबोली जुरुक्क उठेर भित्रतिर हिँडे मास्टर गिरीका लागि बुढाकाजीको यति नै सङ्केत पर्याप्त थियो ऊ कसैका मुख नहेरी जुरुक्क उठेर मुन्टो निहुराएर हिँड्यो सानो काजीका ज्वाला उकेले झैँ आँखा उसका पीठमा गढिरहे एकपल्ट फेरि भालुको भयानक भोकाइले पारीको बाहुन गाउँको पहरो समेत थर्कायो